नमस्ते स्वागत छ नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति ओपन माइकमा ओपन माइक लगायत हिमाली स्वरहरूका विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ORG अथवा W W W dot Nepali radio dot com मार्फत सजिलै सुन्न सक्नुहुन्छ ओपन माइक प्रस्तुत गर्दैछु म सहदेव हिमालेश्वरहरूको यो विशेष प्रस्तुति ओपन माइकमा आज हामी दुई फरक फरक व्यक्तित्वहरूसँग कुराकानी गर्दैछौँ आज हामी पासाङ शेर्पा र अभिप्राय सुवेदीसँग कुराकानी गर्दैछौँ यी दुवै व्यक्तित्वहरू यी दुवै व्यक्तित्वहरू फरक फरक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै हुनुहुन्छ पासाङ शेर्पाले करिब चार वर्ष अगाडि न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ बार्बर सप सुरु गर्नुभएको थियो उहाँले हालसालै पहिलाको ठाउँको ठिक विपरीत अहिले हाइट स्थित दिल्ली हाइट रेस्टुरेन्टको पहिलो तल्लामा नयाँ सलुन सुरु गर्नुभएको छ पासाङ स्ट्राइकिङ स्टाइल भनेर सोलुखुम्बुवासी पासाङ चौरी खर्कबाट काठमाडौँ आएर काठमाडौँको अध्ययनपछि न्युयोर्कमा आएर आफ्नो नयाँ चिनारी बनाउँदै हुनुहुन्छ आज हामी ओपन माइकमा पासाङ शेर्पासँग उहाँको सलुनको बारेमा उहाँले प्राप्त गर्नुभएको आफ्नो सफलता र उपलब्धिको बारेमा कुराकानी गर्नेछौँ भने अर्का व्यक्तित्व अभिप्राय सुवेदी भने अहिले फेयरफ्याक्स भर्जिनियामा बस्दै आउनुभएको छ उहाँ भर्जिनियाको united way of the national capital area भन्ने संस्थामा काम पनि गर्नुहुन्छ र युनिभर्सिटी अफ नर्थ अमेरिकामा पिएचडी गर्दै हुनुहुन्छ र मास्टर लेभलको विद्यार्थीहरूलाई रोजगारको ज्ञान विज्ञानको बारेमा पढाउनु पनि हुन्छ अभिप्राय सुवेदी जागिरे शिक्षक र विद्यार्थी मात्रै नभएर लेखक र अन्टरप्रेन्योर र धेरै युवाहरूको लागि प्रेरणाको स्रोत पनि बन्नुभएको छ अभिप्राय सुवेदीसँग हामीले अमेरिकामा विद्यार्थीको जीवन र एउटा विद्यार्थीले देशको लागि आफ्नो समाजको लागि के गर्न सक्छ र उहाँले के गर्दै हुनुहुन्छ आदि विषयमा कुराकानी गर्दैछौँ तर कार्यक्रमको सुरुवात भने म पासाङ शेर्पासँग गरिएको भलाकुसारीबाट गर्दैछु त्यसको लागि म तपाईँलाई लाँदैछु न्युयोर्कको ज्याक्सन हाइटमा रहेको पासाङ शेर्पाको सलुनतिर म यतिखेर अहिले पासाङ स्ट्राइकिङ स्टाइल यो नयाँ हाम्रो पासाङजीले सुरु गर्नुभएको एउटा नयाँ सलुनमा आइपुगेको छु र यहाँ चारवटा कुर्सीहरू छन् वरिपरि त्यहाँ ऐना छ र त्यहाँ बिचमा चाहिँ उहाँको यो कपाल काट्ने रेट पनि त्यहाँ लेख्नुभएको छ अहिले त्यति व्यस्त हुनुहुन्न यो नयाँ ठाउँमा सर्नु भएर हो कि सायद ग्राहकहरूलाई आउन गाह्रो भएको हो कि योभन्दा अगाडि उहाँ यो न्युयोर्कको ज्याक्सन हाइटको एउटा पुरानो ठाउँमा निकै वर्षदेखि बस्नुभयो र अहिले भर्खरै नयाँ ठाउँमा आउनुभएको छ यो महिला पुरुष दुवैको कपाल काट्ने ठाउँ हो र पासाङजी मसँगै हुनुहुन्छ पासाङजी कति वर्ष भयो तपाईँले न्युयोर्कमा यसरी कपडा काट्ने व्यवसाय सुरु गर्नुभएको मैले यो काम व्यवसायिक रूपमा सुरु गरेको सात वर्ष भइसक्यो यसभन्दा अगाडि तपाईँ यही ज्याक्सन हाइटकै अलि अगाडिपट्टि हुनुहुन्थ्यो होइन यो सेभेन्टी फोर स्ट्रिटको थर्टी सेभेन थर्टी सेभेन रोडमा छ जुन अहिलेको जुन भएको अपोजिटमा भनौँ न हजुर अहिलेको यो हामीले यो लोकेसनलाई भन्नु पऱ्यो भने हामी कहाँ छौँ भनेर भन्नुपर्छ thirty seven sixty six dash seventy four street अथवा कि अथवा हामीले यो भन्दा पनि सजिलो हुन्छ डेली हाइटको माथि तल माथिल्लो तलमा छ भने सेकेन्ड फ्लोरमा uh, छ भने हजुर हुन्छ यो कपाल काट्ने uh, यो प्रेरणा हुन्छ नि अब अमेरिका गएर कपाल काट्छु र त्यसरी म एउटा आफ्नो पेसालाई अगाडि बढाउँछु भनेर तपाईँले कहिले सोच्नुभयो खासै कसैबाट प्रेरणा पाएको त होइन मैले यो अमेरिका आउनुभन्दा अगाडि म युरोपमा युरोपको भ्रमणहरू धेरैचोटि गरेँ म त्यहाँको उहरू देख्दाखेरि एज हामीलाई सुट हुने अब हाम्रो नेपालको एजुकेसन सिस्टम यहाँ आइसकेपछि अलिकति हामी कमजोर नै हुन्छौँ नि <laughs> तर हामीले गर्न सक्ने कुरा यो यीहरू हुन् भनेको जस्तो मलाई सुरुदेखि लाग्थ्यो र आज यसैले मैले चाहिँ कार्यान्वयनमा ल्याएँ हजुर तपाईँले यहाँ आएपछि के सिक्नुभयो कि क्लासहरू जानुभयो डेफिनेटली मैले सुरुको दिनमा त्यस्तै नौ महिना जतिको कोर्स गरेको थियौँ अमेरिकन बार्बर बार्बर इन्स्टिच्युट भन्ने हाम्रो म्यानाटनमा छन् त्यहाँ त्यहाँबाट मैले कोर्स गरेको हो नौ महिनासम्म पढ्नु पऱ्यो कतिको खर्चिलो हुँदो रहेछ त्यो कोर्स खर्चिलो भन्दा नि समय दिनु सक्नु पऱ्यो सुरुको खर्चिलो पनि छन् त्यो समयमा सायद मैले अब अलिक खर्च पनि भएको थियो अब त्यो यकिन यति भन्ने कुरा चाहिँ भएन है तर समय समय पनि हजुर अनि अब अहिले जुन त्यत्रो समय तपाईँले खर्च गर्नुभयो र सात वर्षदेखि आजको एउटा नयाँ ठाउँमा एउटा छिटिको परेको सानो एउटा ठाउँमा बस्नुभएको छ तपाईँ यो ठाउँमा आइपुग्दा तपाईँ कतिको खुसी हुनुहुन्छ त डेफिनेटली खुसी त खुसी नै छन् होइन दिन प्रतिदिन आफ्नो आफूलाई अलिकति आफ्नो पनि एउटा क्रेडिट भन्दै गएको अथवा आफ्नो पनि एउटा लेभल बढ्दै गएको जस्तो महसुस त हुन्छ अवश्य जुनसुकै काममा पनि एउटा लेभल बढ्दाखेरि खुसी त हुन्छ नि तपाईँको सन्तुष्टि छु तपाईँको रेगुलर ग्राहकहरू चाहिँ को को हुनुहुन्छ कस्तो हुनुहुन्छ अब एउटा उमेरको हिसाबले सबै किसिमको उमेरहरू मेरो ग्राहक छन् अथवा र मेरो टिनेज केटाहरू अझ विशेष गरी जो कपाल सम्बन्धी बढी नै विशेष ध्यान दिनेहरू उनीहरू मका आउने गर्छन् हजुर अनि हामीले देशको विषयमा भन्नु पऱ्यो भने चाहिँ कुन कुन देशको धेरै ग्राहकहरू हुनुहुन्छ तपाईँको विशेष त अब नेपालीको भएको नि नेपाली त डेफिनेटली आउने नै भयो करिब करिब फोर्टी फाइभ पर्सेन्ट जति नेपाली नै हुन्छन् त्यसपछि आएर हाम्रो टिबेट साथ टिबेटन साथीहरू पनि धेरै छन् साथसाथै अब यहाँको स्पेनिसहरू अब अमेरिकनहरू नै छन् साथै अमेरिका बङ्गालीहरू इन्डियनहरू जुन यो ज्यासनाहरूको वरपरमा जति पनि कम्युनिटीहरू बसेको छन् त्यो सबै प्रायः आउँछन् हजुर यो कपालको शैली नि जस्तै अब हामी नेपालीहरू अब इन्डियनहरूको कपालको काट्ने शैली एउटा किसिमको हुन्छ उनीहरूलाई एउटा शैली मनपर्छ यो स्पेनिसहरूको शैली अलिक फरक पर्छ अब म पनि स्पानिसको पसलमा कपाल काट्न गयो भने उसले स्पेनिस शैलीले कपाल काट्छ कि तपाईँकोमा आएर त्यस्तो केही मान्छेले यस्तोको विषयमा कुरा गर्नुहुन्छ कपाल कस्तो खालको स्टाइल उहाँहरूलाई मनपर्छ के गर्नु के भन्नुहुन्छ उहाँहरूको कपालको त्यो स्टाइल बनाउँदाखेरि विशेष त मेरो कस्टमरहरूले मलाई माया गर्ने पनि यही कारण हो किनकि मलाई चाहिँ दुई दुईवटा कुराको कन्फ्युजन छ भनौँ न एउटा नेपाली स्टाइल अथवा नेपाली हामी भन्छौँ इन्डियन नेपालीहरू एउटै कडिकोटि एउटै स्टाइल छन् साथसाथै अमेरिकन अब अमेरिकन अथवा स्पेनिसहरूको स्टाइल अर्कै छ जब कि तपाईँ अमेरिकन बाटोमा जाँदाखेरि तपाईँले कुनै कुनै हालतमा तपाईँले सेटिस्फाई गर्न सक्नुहुन्न मतलब त्यहाँको स्टाइल र तपाईँको उसमा भिन्न हुन्छ अनि त्यसरी त्यस्तै स्पेनिस कुनै पनि स्पेनिस कुनै इन्डियन बाबरसपमा जाँदाखेरि कुनै किसिमको त उसलाई चाहिँ उसले भनेअनुसारको कपाल काटिँदैन कि त्यहाँ भनौँ न एकअर्कामा त कम्युनिकेसन ग्यापिङ पनि भयो प्लस त्यहाँ हरेक कुराले गर्दाखेरि उनीहरूमा ठुलो घर खडाल नै हुन्छ र एकअर्कामा सेटिस्फाई पनि हुँदैन हामी सुरुको दिनमा चाहिँ मैले पनि स्पेनिसहरू भनौँ न अमेरिकनहरूसँग चाहिँ करिब करिब तिन चार वर्ष चाहिँ म अमेरिकनहरूसँग बिताएँ ताकि मैले जुन अमेरिकन आर्टको जुन एउटा स्टाइल छन् त्यो मैले विशेष सबै कुराहरू चाहिँ मैले लिन पाएँ भनौँ न यहाँको स्टाइलहरू सिक्न पाएँ त्यसपछि आएर मैले इन्डियनहरूसँग पनि केही समय मैले चाहिँ घुलमिल गरेर चाहिँ इन्डियनहरूको स्टाइल पनि मैले सिक्न पाएँ त्यस कारण मैले अहिलेको अवस्थामा मैले भन्नुपर्दाखेरि कुनै किसिमको कस्टमर मसँग आउँछ भने म उनीहरूलाई चाहिँ फर्काउनु चाहिँ अथवा सबै कुरालाई सबैजनालाई मैले सेटिस्फाई गराउन हजुर अनि यहाँ कपाल काट्न चाहिँ कति पैसा लाग्छ एउटा अब मानौँ न मेरो कपाल काट्न एउटा केटा मान्छेको कपाल काट्न कति पैसा लाग्छ यहाँ मैले यहाँको अब विशेष त हामीले ध्यान दिनुपर्ने यहाँको मार्केट अनुसार पनि जानु पऱ्यो होइन यहाँको फेसिलिटीको हिसाबले हो भनेदेखि मैले सायद भोलि पनि चार्ज गर्न सक्थेँ होला तर एज अ मार्केटलाई हेर्दाखेरि मैले अब यहाँको रिजनेबल प्राइस भनेको टेन डलर्स हो मैले स्टार्टिङ टेन डलर्स पर्छ त्यसपछि विभिन्न किसिमको तपाईँको अब कलर गर्दा अथवा डिजाइनहरू हुन्छन् जस्तो कि मैले योभन्दा टु थाउजन्ड कति टु थाउजन्ड नाइनमा हो के अरे हाम्रो टु थाउजन्ड टेनमा वर्ल्ड कप हुँदाखेरि अब फुटबलको नक्साहरू मैले पछाडि जुन टाउको पछाडि राखेको थिएँ त्यतिखेर मैले साठी डलरसम्म पनि लिएँ एउटा कपाल गाडीको विभिन्न किसिमको हुन्छ र मैले बेसिकली अब सुरु चाहिँ टेन डलर्सबाट सुरु गर्नु छ अब यो यसरी आफ्नो एउटा नयाँ ब्रान्ड नै सुरु गर्नुभएको छ होइन तपाईँले पासाङ स्ट्राइकिङ स्टार भनेर अहिले अब दोस्रो तलामा छ यो लोकेसनको हिसाबमा कपाल काट्ने पसल दोस्रो तलामा सरेपछि जुन बाटो हिँड्ने रेगुलर जुन ग्राहकहरू नि उहाँहरूलाई भेट्न गाह्रो हुन्छ कि सुरुको दिनमा अलिकति कन्फ्युजन होला सायद म चाहिँ के भन्छु भने मेरो सायद लोकेसन नै भन्दा पनि म व्यक्तिले चलेको यो भाषामा यो आज व्यक्ति भनेर चिनिन्छ तर लोकेसनको हिसाबले चिनिँदैन त्यसकारण मलाई सुरुको दिनमा केही अलिकति भए पनि मलाई कन्फिडेन्स छ कि कुनै न कुनै दिन अब डेफिनेटली मेरो कस्टमरहरू जति पनि मेरो शुभचिन्तकहरू सबैजना मेरोमै आउनुहुन्छ भन्ने एउटा ठुलो आशा राख्छु हजुर अनि यो कपाल काट्ने क्रममा यो सात वर्षको अवधिमा तपाईँले तपाईँलाई अहिलेसम्म एकदमै रमाइलो लागेको क्षण हुन्छ नि कसैको कपाल काट्दा अथवा त्यो क्रममा त्यस्तो केही छ एउटा मेमोरी मेमोरियल इभेन्ट खास चाहिँ मेमोरियल इभेन्ट भन्दा पनि मलाई एउटा खुसीको क्षण चाहिँ कस्तो अवस्थामा भयो भनेदेखि जुन दिन मैले चाहिँ एक एउटा ग्राहकको टाउकोमा चाहिँ एउटा फुटबलको नक्सा बनाएँ धेरै चर्चित पनि भयो पत्रिका पत्रिका पत्रिका पनि आएँ उता अनलाइनतिर लिएर एउटा न्युज पेपर सबै त्योमा आयो धेरैजनाबाट प्रशंसा पनि पाएँ त्यो नै मेरो खुसीको क्षण पनि हो साथसाथै अब अहिले आएर आफ्नो ब्रान्डलाई चाहिँ एउटा चिनाउन सक्दाखेरि त्यो त्यो पनि खुसी लागि हजुर अनि अर्को कुनै कपाल काट्दाखेरि कुनै त्यस्तो केही दुःखद घटनाहरू त्यस्तो केही घटेको छ कि दुःखद घटना नै त छैन तर भन्दा भने सुरुको दिनमा स्ट्रगलको टाइममा चाहिँ कस्तो हुन्छ भनेदेखि तपाईँको यो पेसा चाहिँ एउटा गाह्रो काम चाहिँ के हुन्छ भने अर्कोको त बुझाउनु काम यदि कस्टमरलाई चित्त भिजाउनु सकेन भनेदेखि तपाईँ अब के हुन्छ तपाईँ अब हरेक हुन्छ नि धेरै गाह्रो हुन्छ बनाउनु न सुरु सुरुको दिनमा चाहिँ सायद मैले अब कसै कसैले चित्त बुझाउनु नसक्दा झन् झन् बनाउन न जति जस्तो भयो हुन्थ्यो त अब त्यो सुरुको स्ट्रगलको दिनमा हो अब पछि त अब त्यस्तो खास जो मान्छेहरू न्युयोर्क आउनुहुन्छ अरू अरू राज्यबाट पनि घुम्दै फिर्दै एकचोटि न्युयोर्कको फासाङ स्ट्राइकिङ स्टाइलमा गएर कपाल काटेर न्युयोर्कको चिनो चाहिँ लिएर जानुहोस् भन्ने चाहनुहुन्छ डेफिनेटली डेफिनेटली डेफिनेटली मैले पनि अब हुन्छ नि सबैजनालाई चाहिँ अब मेरो तर्फबाट हर सम्भवको चाहिँ मतलब सेवा पुऱ्याउनु पाउँ होइन अब त्यो चाहना डेफिनेटली म हुन्छ हजुर र साथीभाइसँग सबैजनालाई पनि अब यसो हजुर अर्को एउटा कुरा चाहिँ जुन तपाईँले अघि सुरुमा भन्नुभएको थियो कपाल काट्न आउनु पऱ्यो भनेदेखि अब यहाँ यदि स कहिले काहीँ बिजी भएको बेला पनि पर्छ होला फोन गरेर आउनु पर्यो तपाईँसँग यहाँ समय लिनु पऱ्यो भनेदेखि तपाईँको फोन नम्बर भन्नु मिल्छ डेफिनेटली तपाईँले समय मिलाएर आउन सक्नुहुन्छ मेरो फोन नम्बर हो three four seven six zero seven zero seven four nine three four seven six zero seven zero seven four nine हस् एकदम धन्यवाद पासिङजी आफ्नो अनुभव आफ्नो यो सलुनको बारेमा हाम्रो श्रोताहरूलाई जानकारी दिनुभयो तपाईँलाई पनि धेरै धन्यवाद तपाईँले यसरी आज दुई शब्द बोल्नु मौका दिनुभएको मलाई धेरै खुसी पनि लागेको छ र तपाईँहरू सबैजनालाई भर्खरै सुन्नुभयो पासाङ शेर्पासँग उहाँकै सलुन पासाङ स्ट्राइकिङ स्टाइलमा बसेर गरिएको कुराकानी अब ओपन माइकमा हामीले कुराकानी गर्ने अर्को व्यक्तित्व हुनुहुन्छ अभिप्राय सुवेदी अभिप्राय सुवेदी भर्जिनियाको फेयरफ्याक्समा बस्नुहुन्छ उहाँ पिएचडीको विद्यार्थी पनि हुनुहुन्छ त्यसै गरी युनिभर्सिटी अफ नर्थ अमेरिकामा मास्टर लेभलको विद्यार्थीलाई रोजगारको ज्ञान र विज्ञानको बारेमा पढाउनु पनि हुन्छ आउनुहोस् एकैछिन अभिप्राय सुवेदीसँग एक विद्यार्थीको जीवन अमेरिकामा कसरी बित्छ र उसले देशको लागि के सोचिरहेको हुन्छ के गरिरहेको हुन्छ भन्ने विषयमा गरिएको एउटा प्रेरक कुराकानी म अभिप्राय सुवेदी म चाहिँ काठमाडौँ बानेश्वरबाट अहिले अमेरिकामा भर्जिनिया भन्ने ठाउँमा बसिरहेको छु म टु थाउजन्ड सिक्सदेखि अगस्त टु थाउजन्ड सिक्सदेखि अमेरिकामा आएर पढाइको हिसाबले म यहाँ आएर बसिरहेको छु अनि अहिले रिसेन्टली भन्दाखेरि चाहिँ मैले चाहिँ युनाइटेड वे भन्ने नन प्रफिटमा संस्थामा चाहिँ म काम गर्छु अनि एट द सेम टाइम म युनिभर्सिटी अफ नर्थ अमेरिकामा म पिएचडी पनि गर्दैछु अनि मेरो फोकस पिएचडीमा चाहिँ बिजनेस डेभलपमेन्ट र सोसल अन्टरप्रिन्यरसिप अनि त्यसको बाहेक म त्यही युनिभर्सिटीमा एडजङ्क प्रोफेसर भएर पनि प्रोफेसनल डेभलपमेन्ट क्लास मास्टर स्टुडेन्टको लागि पढाउँदैछु अहिलेको लागि त्यति धेरै काममा व्यस्त हुनुहुँदो रहेछ कसरी समय मिलाउनुहुन्छ यी सबै कामहरू गर्नुलाई खासै भन्यो भने अब काम बिहान सोमबारदेखि शुक्रबार नाइन टू फाइभ नै हुन्छ अनि क्लास मेरो शनिबार बिहान नौ बजीदेखि बेलुका छ बजीसम्म हुन्छ अनि अनि बेलुका छ बजीदेखि बेलुकाको नौ बजीसम्म चाहिँ शनिबार पढाउँछु अनि आइतबार चाहिँ दिउँसो चाहिँ एकछिन खाली हुन्छ अनि बेलुका फेरि छ बजीदेखि नौ बजीसम्म अर्को क्लास पढाउँछु टोटलमा दुईवटा क्लास पढाउँछु तपाईँको पढाइ सकिनलाई चाहिँ कति समय बाँकी छ तपाईँको ग्रेजुएट हुनलाई मेरो अब यो पिएचडी सकिनलाई मेरो टु थाउजन्ड फोर्टिनको त्यो सकिन्छ तपाईँले आफूलाई चाहिँ यो सस्टेनेबल डेभलपमेन्टमा फोकस गराउनु भएको छ आफ्नो कार्यक्षेत्रलाई सस्टेनेबल डेभलपमेन्ट भनेको के हो अब सस्टेनेबल डेभलपमेन्ट मेरो लागि चाहिँ म चाहिँ किन आशा गर्छु र विश्वास गर्छु भन्ने कुरामा चाहिँ हामीले जुनै पनि कुराहरू सुरु गर्छौँ त्यो कुरालाई चाहिँ हामीले सस्टेनेबल बनाउन सक्नुपर्छ अब एउटा साधारण एउटा इक्जाम्पल दिँदाखेरि एउटा बिजनेसको कुरा गरौँ न हामी अब भोलि एउटा बिजनेस मैले सुरु गरेर भोलि त्यो एक वर्ष दुई वर्ष चल्ला अरे त्यसपछि त्यो चलेन र त्यसले फाइदा बनाउन सकेन र मान्छेहरूलाई त्यसले इम्प्लोइमेन्ट दिन सकेन भने त्यो सस्टेनेबल हुँदैन र त्यसको लागि अब सस्टेनेबल गराउने कसरी भन्दाखेरि चाहिँ अब त्यो तपाईँ रुट लेभलबाट नै त्यसको ब्याकग्राउन्ड तपाईँको तपाईँको आन्द्राभरि नै जानेर नै तपाईँ एक्सपर्ट भएर त्यसमा गर्दाखेरि चाहिँ त्यो सस्टेनेबल हुने चान्सेसहरू धेरै छ अब सस्टेनेबल धेरै किसिमको पनि हुन्छन् अब पछि गएर पाँच वर्ष पछाडि सस्टेनेबल हुनसक्छ पाँच वर्ष अन्तरालमा तपाईँको स्ट्रगलकै फेजमा पनि हुनसक्छ अनि अब मेरो मेरो विषयमा चाहिँ मैले चाहिँ केमा चाहिँ फोकस गर्न खोजिरहेको छु भने अब हामीहरूसँग आइडिया छ र आइडियालाई चाहिँ हामीले भोलि प्र्याक्टिसमा लिएर आउनुभन्दा अगाडि हामीले त्यसलाई सस्टेनेबल कसरी बनाउन सकिन्छ भोलिको नहेरेर अबको एक वर्षमा अबको दुई वर्ष अथवा अबको पाँच वर्षमा चाहिँ त्यो बिजनेस कहाँ र कहाँबाट कहाँ पुग्छ र त्यसले कम्युनिटी र सोसाइटी र समाजलाई कसरी योगदान पुऱ्याउँछ भन्ने कुरा जस्तो लाग्छ है मलाई चाहिँ तपाईँले नेपाल छोड्नु भएको त छ वर्ष भइसक्यो त्यो बिचमा तपाईँले नेपालसँग कतिको नजिकको सम्बन्ध जोड्नु भएको छ यो विकाससँग सम्बन्धित इन्टरप्रिनियरसिपसँग सम्बन्धित कामहरूको बारेमा अब म टु थाउजन्ड सिक्समा अमेरिका आएको थिएँ अनि बिचमा एकचोटि म नेपाल गएको थिएँ अनि अमेरिकाबाट आएर बुझेर नेपाल जाँदाखेरि नेपालमा जुन तरिकाको एजुकेसनको लेभल बढेको छ इन्फर्मेसन जुन तरिकाले अहिले सेयर भएको छ अनि प्लस फेसबुक त भनौँ न फेसबुक चाहिँ अहिले त प्रमुख माध्यम नै भएको छ इन्फर्मेसन फ्लो गर्नको लागि तपाईँले भने जस्तै नेपालमा चाहिँ अहिले अन्टरप्रेनियरसिपको बारेमा पनि धेरै नै कुराहरू सुरु हुँदैछन् अनि अनि सिधा रूपमा हेर्दाखेरि पनि मैले चाहिँ कसरी अब यो मेसेज चाहिँ नेपाल पठाउने भन्दाखेरि अब फेसबुक एउटा प्रमुख माध्यम हुन्छ अब तपाईँहरू जस्तो सहयोगले पनि हुन्छ होइन अनि अब नेपालमा हेर्दाखेरि नेपालमा अब युथ यङ जेनेरेसनको मान्छेहरू पढेर पढाइ सिद्धाउनेहरू धेरै नै छन् वर्षमा तपाईँको मानौँ न हजार हजारजनाहरू पढाइ सिद्धाएर मार्केटमा निस्किरहेका हुन्छन् कसैले काम गर्छन् कसैले काम गर्दैनन् त्यो धा पनि त्यसको सिचुएसन त्यही नै हो अब तिनीहरूको लागि कसरी चाहिँ अरूको अरूको लागि मात्रै काम गर्न नभएर आफूले पनि के गर्न सकिन्छ भन्ने कुरा त्यो त्यो त्यो एक किसिमको कन्फिडेन्स कसरी लिएर आउने त भन्ने कुराहरू चाहिँ मैले सोचिरहेको छु अनि बेला बेलामा मेरो दुईवटा भाइहरू भाइहरू पनि छन् नेपालमा अनि उनीहरूसँग कुरा भएर आउँछ अनि इन्फर्मेसन फ्लो भइरहेको हुन्छ तपाईँले नेपालमा यो वेबिनार मतलब इन्टरनेटबाट त्यहाँ आफ्नो नलेजहरू बाँड्ने काम पनि गर्छु भन्नुभएको छ त्यो चाहिँ त्यसको बारेमा बताउनुहोस् न के गर्नुहुन्छ त्यो इन्टरनेटबाट कसरी र कुन विषयमा कहाँको भाइ बहिनीहरूलाई विद्यार्थीहरूलाई तपाईँ आफ्नो बारेमा जानकारी दिनुहुन्छ हजुर मैले अस्ति दुई हप्ता अगाडि क्रिटन कलेज भन्ने एउटा बानेश्वरमा छ त्यो कलेजमा बानेश्वर चिन्कुने भनौँ त्यो कलेजमा एउटा मेरो भाइ मैले नेपाल हुँदै चिनेको भाइलाई मैले एक दिन फोनमा कुरा गर्दाखेरि हाम्रो कुरामा चाहिँ ल एउटा केही एउटा अन्टरप्रिनरसिपको एउटा यसो एउटा प्रोग्राम अर्गनाइज गरौँ भन्दाखेरि कसरी गर्ने त भन्दाखेरि वेबिनार अथवा स्काइप युज गरेर इन्टरनेट युज गरेर चाहिँ म यहाँबाट चाहिँ पावर पोइन्ट पठाएर अर्पणहरू तपाईँहरूले उहाँ हेर्नु होला र मैले यहाँबाट बोलेर अनि यहाँबाट म पढाउने हिसाबले उनीहरूलाई बुझाउने हिसाबले चाहिँ एक घन्टाको एउटा प्रोग्राम गरौँ भनेर त्यसरी सुरु भएको थियो अनि आइडिया चाहिँ अब मैले पहिला नै भने जस्तै अब कसरी चाहिँ आफ्नो छेउछाउमा कसले के गरिरहेको छ कोसँग कस्तो स्किल छ कोसँग कस्तो नेटवर्किङ अपर्च्युनिटी छ त्यो कुराहरू सबैलाई आइडेन्टिफाई गरेर एउटा एउटा सिङ्गल माइन्डेड अप्रोच बनाएर चाहिँ कसरी मेसेज अगाडि बढाउने अनि त्यो बाहेक पनि अब मैले यहाँ पनि स्कुलहरूमा प्रोग्राम गर्न सोचिरहेको छु अब मेरो अर्को महिनामा लगभग एउटा प्रोग्राम पनि सुरु हुनेवाला छ अनि त्यस पछाडि चाहिँ मैले एउटा संस्थायी दर्ता गरेर खालि त्यो सोसल एन्टरप्रिनियरसिप र कम्युनिटी सस्टेनेबल कम्युनिटीको लागि नै भनेर एउटा एउटा प्लेटफर्म अथवा एउटा पोर्टल जस्तो खोल्ने विचार र आशमा छु म हजुर अब धेरै विद्यार्थीहरू पिएचडी गर्न त धेरै आउनुहुन्छ नेपालबाट र पछि फेरि यतै घरजम गरेर बस्नुहुन्छ होइन अनि नेपालमा यो गर्छु भन्ने त सबैको सुरुमा योजना हुन्छ तर पछि अब विभिन्न परिस्थितिमा उहाँहरू यतै बस्नुहुन्छ तपाईँले आफ्नो अगाडिको बाटो चाहिँ कसरी हेर्नु भएको छ तपाईँको छ वर्ष भइसक्यो अझै दुई वर्ष तपाईँको पढ्न बाँकी नै छ अब लगभग लगभग एक दशक नेपालभन्दा नेपाल बाहिर बसेर तपाईँ भोलि नेपालमा गएर कसरी फेरि आफ्नो ठाउँ बेच्न सक्नुहुन्छ अब एकदमै राम्रो क्वेसन भयो यो पनि अब मलाई चाहिँ के लाग्छ भने तपाईँले भनेको कुरा पनि लगभग सही नै हो तर सबै सही भन्नाले अब सय प्रतिशत त सही भन्न मिल्दैन त्यसको लागि किनभने धेरै मान्छेहरू पनि छन् नेपालीहरू जो चाहिँ फर्केका छन् र फर्केर नेपालमा पनि केही गरेर बसेका छन् र उनीहरू खुसी पनि छन् अब मेरो कन्टेक्समा हेर्दाखेरि चाहिँ हो म छ वर्ष बसिसकेँ र म अर्को अझै दुई वर्ष बस्दैछु तर म नेपाल गएर चाहिँ म आफूले आफूलाई मलाई सबै कुरा थाहा छ र म नेपाल पनि मैले बुझेको छु मेरो देश हो यो र म भोलि के गर्न चाहन्छु भनेर चाहिँ म अलिक भन्न भन्दिनँ पनि होला मैले चाहिँ के गर्छु भने चाहिँ त्यहाँ गएर त्यहाँको यङ लिडर्सहरू जोसँग चाहिँ मेरो जस्तै माइन्ड सेट छ जसलाई चाहिँ चेन्ज चाहिएको छ जो चाहिँ चेन्ज गर्ने रेडी छ उनीहरूसँग एउटा सानो एउटा अर्गनाइजेसन बनाएर एउटा पार्टनर गरेर चाहिँ उनीहरूको फिडब्याक लिएर चाहिँ त्यही अनुसार प्लान बनाउने मेरो प्लान छ अनि त्यो बाहेक अब मैले डेली यहाँबाट पनि कुरा भइ नै रहेको हुन्छ चेक गरिरहेको हुन्छ मैले न्युजहरू के छ कसो छ न्युजहरू पनि फलो गरि नै रहेको हुन्छु विद्यार्थीहरूले आफ्नो बारेमा र देशको बारेमा के चाहिँ गर्नुपर्छ जस्तो लाग्छ आउने दिनहरूमा अब पहिला सुरु भन्दाखेरि त अब पढ पढ्न आएको छ भने तपाईँले पढाइ सिद्धाउनु नै पर्छ पढाइ एकदमै जरुरत छ इम्पोर्टेन्ट छ महत्त्वपूर्ण छ त्यो कुरा उनीहरूलाई पनि थाहा हुनुपर्छ र सबैलाई थाहा हुनुपर्छ पढाइको साथसाथै तपाईँ पढ्नको लागि मात्रै नभएर तपाईँको आफ्नो पर्सनल नेटवर्क प्रोफेसनल नेटवर्क तपाईँको work experience job experience internship training वर्कसप्सहरू गर्न सक्नुहुन्छ र तपाईँसँग टाइम छ र तपाईँले त्यो टाइपको इन्भाइरोमेन्ट पत्ता लगाउन सक्नुहुन्छ भने गर्नुहोस् किनभने अबको पाँच वर्षमा तपाईँले आफ्नो पढाइ सिकाउँदाखेरि तपाईँसँग हातमा डिग्री मात्रै हुँदैन कि तपाईँसँग हातमा नलेज एक्सपिरियन्स नेटवर्क मान्छे चिन्नुहुन्छ तपाईँले र बिचमा सबैको ट्रान्जेक्सनको बिचमा चाहिँ नेपाललाई कन्टेक्समा राखेर तपाईँ एक एक यस्तो मान्छे हुनुहुन्छ कि जसले चाहिँ यत्रो अपर्च्युनिटी पाउनु भएको छ र एक किसिमले तपाईँले सोच्दाखेरि चाहिँ नेपालीहरूलाई पनि मैले जो जसले चाहिँ पाएका छैनन् यस्तो अपर्च्युनिटीहरू उनीहरूलाई कसरी म अपर्च्युनिटी दिन सकौँ भन्ने कुरा चाहिँ दिमागमा चाहिँ कतै न कतै चाहिँ राख्नु होला भन्ने कुरा चाहिँ म आशा गर्छु हजुर रवि भगाईजी तपाईँले आफ्नो अनुभव आफूले अहिले गरिरहनु भएको काम पढाइको बारेमा हामीलाई जानकारी दिनुभयो आउने दिनहरूमा यो कुराकानी फेरि पनि हामी नियमित गर्ने नै छौँ तपाईँले पनि नयाँ केही अनुभव नयाँ केही विचारहरू थाहा पाउनुभयो जान्नुभयो बुझ्नुभयो भने हामीलाई भन्नु होला सुनाउनु होला अहिले भने जुन तपाईँले समय दिनुभयो आफ्नो विचारहरू हामीलाई सुनाउनु भयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यो यो अपर्च्युनिटी दिनुभएकोमा अनि तपाईँले भने जस्तै अब भविष्यमा पनि यस्तै कुराहरू गर्न पाए र मेरा साथीभाइहरूलाई पनि सँगै मिलाएर ज्ञानगुणका कुराहरू गर्नु पायो भने म धेरै नै आभार मानिसहरूको यो विशेष प्रस्तुति ओपन माइकमा आज हामीले पासाङ शेर्पा र अभिप्राय सुविधिसँग गरिएको कुराकानी सुन्यौँ तपाईँ पनि ओपन माइक मार्फत आफ्ना विचारहरू हिमाली स्वरका श्रोताहरूलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् अथवा तपाईँले जाने बुझेको व्यक्तित्वहरू तपाईँको समाज वरिपरि हुनुहुन्छ भने हामीलाई खबर गर्नुहोस् हाम्रो फोन नम्बर तिन चार सात दुई चार आठ नौ चार दुई छ तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो Nepali radio at Gmail dot com हामीले भर्खरै प्रस्तुत गरेका व्यक्तित्वहरूसँग तपाईँ कुराकानी गर्न चाहनुहुन्छ भेट्न चाहनुहुन्छ भने हामीलाई तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो इमेल ठेगाना Nepali radio at Gmail dot कममा अथवा तपाईँ हामीलाई फोन पनि गर्न सक्नुहुन्छ हिमालय सरहरूका अन्य विविध कार्यक्रमहरू सधैँ नै हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा अपडेट भइरहन्छ सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत हाम्रा कार्यक्रमको बारेमा तपाईँलाई जानकारीहरू गराइरहन्छौँ अहिलेलाई भने म सहदेव कार्यक्रमबाट छुट्टिन्छु नियमित कार्यक्रमहरूमा हाम्रो भेटघाट हुन्छ नै अहिलेलाई भने नमस्ते हिमाली नेपाली मन र नेपालीपन सँग नजिक जननी जन्म भूमि यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू